6 MHz. छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि कार्यक्रम मुक्तक माला लिएर म उपस्थित भइसकेको छु मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा आज पनि कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W Radio Vision dot com dot N P log on गरेर संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता तिम्रो आँखाको गाजल बगे मेरो दिन अध्यारो हुन्छ तिम्रो आँखाको गाजल बगे मेरो दिन अध्यारो हुन्छ तिम्रो ओठको रङ उडे मेरो सपना छारो हुन्छ जति जति भाँसिँदै जान्छौ तिमी मृत्युको निलो दहमा उति निसासिन्छु म मलाई सास फेर्न गाह्रो हुन्छ यो मुक्तक मुक्तकार रत्न शमशेर थापाजीको कमल पोखरी काठमाडौँ उहाँको घर हो वरिष्ठ मुक्तकार रत्न शमशेर थापाजीका यिनै चुस्किला मुक्तकर्पहरूसँगै श्रोता आजको कार्यक्रममा मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे श्रोता आजको यो कार्यक्रम दुई भागमा बाँडिएको छ कार्यक्रमको पहिलो भागमा म तपाईँहरूले नै पठाउनुभएका मुक्तकर्पहरू लिनेछु तपाईँहरूले माला at the rate Gmail dot com अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म त्यहीँबाट मुक्तक लिनेछु र दोस्रो भागमा तपाईँले अघिल्लो साताको मुक्तकमाला सुन्नुभएको छ भने भन्नै पर्दैन र सुन्नुभएको छैन भने दोस्रो भागमा आज नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले गत एक्काइस गते विराटनगरमा आयोजना गरेको मुक्तककार बाबुराम पोखरेलको मुक्तक संग्रह सप्तचित्रको विमोचन तथा मुक्तक वाचन कार्यक्रममा बाँकी रहनुभएका प्रिय मुक्तकारहरू जो अघिल्लो साता मैले समेट्न सकिन कार्यक्रममा आज समेट्नेछु आज मुक्तक वाचनमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सदस्यहरू रहनुहुनेछ र दुई अतिथि मुक्तकारहरूलाई हामी सँगै सुन्नेछौ सुरुमा ढिला नगरी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू म कार्यक्रममा लिन्छु अब भने श्रोता खबर बुझ्न नयनहरू दायाँ बायाँ पठाएकी छु खबर बुझ्न नयनहरू दायाँ बायाँ पठाएकी छु स्पर्श गर्न प्रेमको छाया पठाएकी छु सबको धड्कन छुँदै हिँड्ने हावासँग लिनु प्रिय मुटुभरि सङ्गालेर माया पठाएकी छु यो मुक्तक मुक्तकार निलञ्जला भारद्वजीको काठमाडौँ उहाँको घर हो मुक्तकार निलञ्जला भारद्वजी बडो मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको एउटा बसाईमा मैले उहाँसँग भलाकुसारी पनि गरेको छु तपाईँले पक्कै सुन्नुभएको होला निलञ्जला भारतजीको मुक्तक मैले कार्यक्रममा लिएँ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता सुनिल राणा बिरहीजीको मन बुझाइ तहलाउने थिए किस्ता किस्तामा अह मन बुझाइ तहलाउने थिए किस्ता किस्तामा यथार्थ पृष्ठाई सम्झाउने थिए किस्ता किस्तामा संस्थाको ऋण जस्तै गरी तिर्न मिल्ने भए साथी तिम्रा यादलाई फर्काउने थिए किस्ता किस्तामा मिल्दैन त्यही भएर किस्ता किस्तामा याद फर्काउन नपाएको मुक्तकमा गुनासो कसैलाई मुक्तकार सुनिल राणा पिरहीजीको वनगाड सल्यान उहाँको घर हो हाल दोहा कतारबाट भनेर हामीलाई यसरी मुक्तकिलो साथ बाँड्नुभयो अर्को मुक्तक मसँग छ श्रोता दिपा घरती मगर्जीको कोही पसिना त कोही रगत बेचेर खान्छन् कोही पसिना त कोही रगत बेचेर खान्छन् र कोही साहस अनि बरकत बेचेर खान्छन् यो दुनियाँमा यस्ता खाले मान्छे नै छन् हजुर जो जिउनकै लागि इज्जत बेचेर खान्छन् दिपा गर्ती मगर्जी बागचोर नगरपालिका दुई थारमारे सलियन उहाँको घर हो आउँदै गर्नुहुन्छ यसरी नै मिठो माया बोकेर हामीहरू समक्ष अर्को मुक्तक युवराज ठकुरी अज्ञानीजीको श्रोता मसँग रहेको छ पिरतीको नाम गरेर मुटुभित्र पस्ने हुन्छ पिरतीको नाम गरेर मुटुभित्र पस्ने हुन्छ नपौन्सिल प्यारकै लागि वीरबाट खस्ने हुन्छ जुन टिपेर शिरमा लगाइदिने हिम्मत गर्नेहरू आफ्नै मान्छे पिठ्यौँबाट छुरा धस्ने हुन्छ युवराज ठकुरी अज्ञानीजी मोरङबाट भए यसरी नियमित रूपमा उहाँ पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक मसँग छ विनोद छेत्रीजीको गरेर केही पर्छ बोलेर हुँदैन हो नि गरेर केही देखाउनु पर्छ बोलेर हुँदैन पुग्नु छ गन्तव्य भने हिँड्न छोडेर हुँदैन अर्थहीन नहोस् कर्म युगको अन्तसम्म दुनियाँले आफै चिन्छ परिचय खोजेर हुँदैन विनोद छेत्रीजीको यो मुक्तक धनखुटा उहाँको घर हो इलामे चेली सुजात राई सानोजीको मुक्तक अबको क्रममा श्रोता मसँग रहेको छ दिन ढल्यो अनि रात पनि ढल्दै थियो दिन ढल्यो अनि रात पनि ढल्दै थियो चारैतिर छुपडीहरूमा दियो बल्दै थियो खै किन मनले अझै आशा मार्न सकेन शरीर भने बिस्तारै बिस्तारै गल्दै थियो इला मेचेली सुसाद राई सानो उहाँ पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै मिठो माया बोकेर अर्को मुक्तक छ मसँग एसपी असफलजीको पोलिरहन्थ्यो छाती भतपत भनिदिए पोलिरहन्थ्यो छाती भतपत भनिदिए उनी थोरै खुसी भएको बखत भनिदिए भोलि सम्बन्धमा फाटो नआओस् पनि प्रियालाई आफ्नो तितो विगत भनिदिए आहा यो मुक्तक मुक्तकार एसपी असफलजीको फेदी खोला तिन गेरा सेङ्जा उहाँको घर हो एसपी असफलजीसँग केही समय अघि मात्रै मुक्तक मालामा मैले बलाकुसारी गरेको थिएँ श्रोता अर्को मुक्तक मसँग छ जय कुमार माझी एलोन्जीको यो मन यो मुटु दुखाउँछ किन म सोचिरहेछु यो मन यो मुटु दुखाउँछ किन म सोचिरहेछु प्रेमले अक्सर रुवाउँछ किन म सोचिरहेछु यो सूर्य बिहानी उदाउँछ अनि साँझ अस्ताउँछ अस्ताउने नै भए उदाउँछ किन म सोचिरहेछु ओहो यो मुक्तक जय कुमार माझी एलोन्जीको बबाई गाउँपालिका साथ दाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ जय कुमार माझी एलोन्जीको मुक्तक सँगसँगै अर्को मुक्तक मसँग छ दिप श्रेष्ठ हाकु भनेर लेख्नु भएको छ त्यही तिम्रो मिठो बोली बदलिएछ अचेल त्यही तिम्रो मिठो बोली बदलिएछ अचेल हिजो भन्दा आज भोलि बदलिएछ अचेल गाउँदेखि जब तिमी सहरतिर झर्यौ पहिचान गुन्यौ चोली बदलिएछ अचेल चिन्ता मुक्तकमा दिवश्रेष्ठ आकुजीको तनौ उहाँको घर हो मुक्तकमा व्यङ्ग्य उहाँको अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ विप्लव सिमरियाजीको मुक्तक मसँग रहेको छ बासका आसाम उहाँको घर हो विप्लव सिमरियाजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आफैलाई सबैभन्दा जान्ने र ज्ञानी ठान्ने धेरै छन् आफैलाई सबैभन्दा जान्ने र ज्ञानी ठान्ने धेरै छन् अलिकति माथि चढियो टारोले हान्ने धेरै छन् ईर्ष्याले ग्रस्त भएका मान्छेहरूले भरिएको समाजमा राम्रो काम गर्न अग्रसर हुँदा खुट्टा तान्ने धेरै छन् भर्खरै मात्रै हामीलाई सुन्दै हुनुहुन्छ रेडियो आफ्नो अन गर्दै हुनुहुन्छ भने रेडियो भिजन सुन्दै हुनुहुन्छ मुक्तक माला कार्यक्रम अहिले रेडियो भिजनमा तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ मदन भण्डारी छु तपाईँहरू समक्ष प्रविधि संयोजनमा कविता श्रेष्ठजी हुनुहुन्छ अब भने श्रोता कार्यक्रमको दोस्रो भागमा हामी प्रवेश गर्नेछौँ गत एक्काइस गते विराटनगरमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले मुक्तककार बाबुराम पोखरेलको मुक्तक संग्रह शब्दचित्र भव्य रूपमा विमोचन गरियो अनि साथमा रोजिएका एघार जना प्रदेश नम्बर एकका चर्चित मुक्तकारहरूको मुक्तक वाचन नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सदस्यहरूको मुक्तक वाचन र अतिथि मुक्तकारहरूको मुक्तक वाचन कार्यक्रममा राखिएको थियो हामीले गत हप्ता जना मुक्तकारलाई सुन्यौं आज नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सदस्यहरूको मुक्तक र अतिथि मुक्तकारहरूले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएका मुक्तक उहाँहरूकै आवाजमा हामी सुन्नेछौ मुक्तक वाचन राख्नु पूर्व शब्दचित्र संग्रहका लेखक बाबुराम पोखरेलसँग शब्दचित्रभित्र रहेर छोटो एकदमै छोटो कुराकानी गरेको छु त्यो सुनौ त्यसपछि मुक्तक वाचन सुन्नेछौ कार्यक्रममा तपाईँलाई स्वागत छ हस् धन्यवाद शब्दचित्र गत एक्काइस गते विराटनगरमा भव्य कार्यक्रमको साथ विमोचन गर्नुभयो समग्रमा विमोचन कार्यक्रम के कस्तो रह्यो त्यहीँबाट कुराकानीको सुरुवात गरौँ न हस् अब यो पुष एक्काइस गते नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाले एउटा मुक्तक वाचनको कार्यक्रम आयोजना गर्यो र त्यही कार्यक्रमको सँगसँगै चाहिँ यो शब्दचित्र मुक्तक सङ्ग्रह विमोचन पनि भयो यी दुईवटा कार्यक्रमहरू सँगसँगै राख्न सकियो र त्यो कार्यक्रमलाई त्यो कार्यक्रमबाट अब मुक्तकको उन्नयनको लागि एउटा सुरुवाती काम एउटा राम्रो काम भएको भन्ने कुरा चाहिँ श्रोताहरूबाट उपस्थितहरू महानुभावहरूबाट आएको छ त्यही अर्थमा यो कार्यक्रमलाई लिनुपर्छ अब पहिलो साहित्यिक सङ्ग्रह तपाईँको यो के कस्ता मुक्त यस सङ्ग्रहभित्र सङ्ग्रहित गर्नुभएको छ यसभित्र मैले चाहिँ पाँच छ वर्षसम्म लेखेका लेखेका मुक्तकहरू सङ्ग्रहित छन् यसभित्र विषयवस्तुका हिसाबले पाँच छ प्रकारको विषयवस्तु भनेर मैले शब्दचित्रभित्र नै त्यसलाई क्याटेगोराइज गरेर राखेको छु अब विषयवस्तुका हिसाबले त्यो रह्यो भने रसका हिसाबले सकेसम्म नौवटा रस यो कृतिभित्र समेटिएका छन् भन्ने म आफूलाई लागेको छ र अब अहिलेको जुन मानक मुक्तक भनेर हामीले जुन मुक्तकको शैलीलाई मुक्तकको ढाँचालाई चाहिँ मानक रूपमा मानेका छौँ ती मानक ढाँचाभित्रै रहेर लेख्ने मेरो प्रयत्न छ र अब त्यही त्यही भित्र नै रहेका छन् यो सङ्ग्रहभित्रका मुक्तकहरू पनि सबै चतुष्पदीय छन् कुनै पनि त्योभन्दा बढी त्रिपदीय अथवा पञ्चपदीय त्यसरी पुगेका छैनन् चतुष्पदीय मात्रै छन् र पहिलो दोस्रो र चौथो हरफमा तुकबन्दी युक्त चाहिँ मुक्तकहरू सङ्ग्रहित छन् यही नै हाम्रो मानक संरचना पनि हो र सकेसम्म यही मानक संरचनाभित्र नै लेखौँ भन्ने पनि मेरो आग्रह छ अरू अन्य साथीहरूलाई पनि यही भित्र रहेको छ शब्द चित्र नै सङ्ग्रह गर्ने नाम किन अब यो चाहिँ शब्दहरूले एउटा राम्रो चित्र शब्दहरूको सँगालोबाट एउटा राम्रो चित्र आओस् र त्यही चित्रले जनमानसमा एउटा केही न केही प्रभाव छोडोस् भन्ने अर्थमा हो हजुर अब छोटो गरी भन्दाखेरि अब <laughs> यही यति नै हो होइन शब्दहरूको खेल नै हो त्यो शब्दको खेलले एउटा चाहिँ चित्र बोलोस् भन्ने अर्थमा हो हजुर कतिको सहज हुँदो रहेछ यसरी राजधानी बाहिर बसेर विराटनगरमा बसेर संग्रहलाई छापाखाना हुँदै विमोचनसम्म ल्याउनको लागि यो त त्यत्रो ठुलो फरक पर्ने कुरा जस्तो मलाई लाग्दैन होइन सदरमुकाम राजधानी हुनु र बाहिर हुनुमा अब मात्रै के हो भने दर्शकहरू श्रोताहरूको कुरा पाठकहरूको कुरा साहित्य प्रेमीहरूको कुरा भन्ने कुरा जहाँसुकै पनि नहुने भन्ने कुरा होइन होइन त्यो भएपछि हामीले साथ सहयोग पनि पाइहाल्दा रहेछौँ हामीले माया ममता पनि पाइहाल्छौँ त्यस अर्थले चाहिँ सहजै छ अब मात्रै अहिलेसम्म प्रकाशित भएका अहिलेभन्दा अगाडि प्रकाशित भएका अधिकांश पुस्तकहरू राजधानी केन्द्रित रहने र काठमाडौँबाट काठमाडौँबाट प्रकाशित हुने हुनाले यी जिज्ञासाहरू आउने गर्छन् तर मलाई लाग्छ त्यो मात्रै ठूलो कुरा होइन र जहाँ समाज छ त्यहाँ साहित्य साहित्यप्रति आस्था राख्ने रुचि राख्ने मान्छेहरू जरुर हुनुहुन्छ हामी किन भन्दा हामी समाजकै कुराहरू चाहिँ साहित्यमा उतार्ने हो र त्यो समाजलाई नै जिम्मा दिने हो प्रकाशित भएपछि पनि त्यो समाजको सम्पत्ति हो निस्किनु अगाडि पनि समाजकै सम्पत्तिलाई टिपेर एउटा चाहिँ लिपिबद्ध गर्ने हो त्यसैले गर्दा यो जहाँ समाज छ त्यहाँ साहित्य फस्टाउँछ यस अर्थमा लिनुपर्छ एउटा सहज वातावरणमा चित्र पाठक समक्ष आएको छ एक्काइस गते विमोचन भयो विमोचन पश्चात अहिले यो समयसम्म आइपुग्दा शब्द चित्र पढेर पाठकबाट सोझो प्रतिक्रिया कस्तो पाइरहनु भएको छ सबै त अब धेरै त्यसरी प्रतिक्रिया आइपुग्न पनि अझै पाएको छैन होइन प्रारम्भिक प्रारम्भिक चरणमा आएका प्रतिक्रियाहरू चाहिँ अब यो मुक्तक प्रतिको एउटा मोह जागृत भएको महसुस भएको छ मलाई आएका प्रतिक्रियाहरूलाई केलाउँदाखेरि मुक्तकप्रति पाठकहरूको मोह जागृत भएको छ र लेख्ने मान्छेहरूमा पनि यसमा केही उजागर ल्यायो यो यो कार्यक्रम पश्चात म पनि लेख्छु भन्ने मान्छेहरू धेरै भेटिनुभयो म लेख्न सिक्दै थिएँ यसरी लेख्नुपर्ने रहेछ यो सुनेपछि हामीलाई चाहिँ यो जागृत यो यो जागरण आएको छ भन्नेहरू रहनुभयो एउटा कुरा त अब पाठकहरूबाट अब विस्तृत आउनलाई चाहिँ अलि अलि अब यो बेला पनि बाँकी छ सामान्य प्रारम्भिक प्रतिक्रियामा मुक्तकको एउटा पूर्वमा मुक्तका कृतिहरू कमै निस्किराखेको अवस्थामा एउटा थप कृति आएको छ अब यसैमा नै हामी चाहिँ सर्जकहरू र पाठकहरूले पनि खुसी मान्नुपर्छ अब यो सङ्ग्रह विमोचन भयो तपाईँको पहिलो मुक्तक सङ्ग्रह पनि हो मुक्तक सङ्ग्रह पाठक समक्ष आउनु पूर्वको बाबुराम पोखरेल र मुक्तक सङ्ग्रह पाठक समक्ष आइसकेपछिको बाबुराम पोखरेल थोरै आफैले आफैलाई तराजुमा नाप्नु पर्दा जोख्नु पर्दा कस्तो अन्तर पाइरहनु भएको छ अब यो कस्तो रहन्छ भने साहित्यमा कलम चलाउनु भनेको यो बानी पनि रहेछ एक किसिम नसा पनि रहेछ यो क्रमशः अगाडि बढ्नलाई यसले मलाई थोरै हौसला प्रदान गरेको छ अब पहिलेभन्दा हौसला अझ जागृत भएको छ भन्नुपर्छ भन्न मलाई चाहिँ मन लाग्यो त्यस्तो महसुस भइरहेछ यो आफूलाई भावनात्मक कुरा पनि रहेछ अब यो भावनात्मक कुरामा म अलिकति अझ बढी जागृत भएको हुँ भन्ने फिलिङ भएको छ यस अर्थले कि पाठकहरूले पनि रुचाइदिनु भएको छ अहिले प्रारम्भिक चरणमै जे जति प्रतिक्रिया आछन् रुचाइदिनु भएको छ र अब यसलाई जति सक्दो धेरै पाठकहरू समक्ष पुर्याएर एउटा मुक्तकप्रतिको मोह जागृत गर्ने र मुक्तकबाट हुने यसको चाहिँ प्रभावलाई चाहिँ अङ्गीकार गर्ने अब यो कुरामा यसले थोरै भए पनि सहयोग पुर्याउँछ भन्ने लाग्छ त्यस अर्थमा म हौसला चाहिँ प्राप्त गर्दैछु गरेको छु अब कार्यक्रम सुनिरहनु हुने श्रोताहरूले अघिल्लो हप्ता पनि हामीले शब्दचित्र विमोचन तथा मुक्तको वाचनको कार्यक्रमभित्र रहेर नै कार्यक्रम सञ्चालन गऱ्यौँ र यो साता पनि सँगै त्यही कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ धेरै श्रोताहरूले अहिले हामीलाई सुनिरहनु भएको होला उहाँहरूलाई शब्दचित्र पढ्न मन भयो शब्दचित्र भित्र रमाउन मन भयो भने उहाँहरूको सहजताको निम्ति के गर्न सकिन्छ होला उहाँहरूलाई चित्र हातैमा राख्नको लागि अब यसलाई चाहिँ त अब सबै मसँग सम्पर्क गरेर मात्रै यो सम्भव नहुने नै हो होइन विभिन्न जिल्लामा पुगोस् भन्ने चाहना मैले राखेको छु त्यसो गर्दाखेरि पुस्तक पसलहरूमा यो राखेर त्यहाँ मार्फतै जानु उपयुक्त होला अहिले चाहिँ तपाईँलाई नि सम्पर्क गर्नुभयो भने छिटो छरित रूपमा पाउनु होला पाउन सकिन्छ अब दोस्रो कुरा कस्तो रह्यो भने अब यो चित्र चाहिँ प्रकाशन गर्ने प्रकाशक नेपाल मुक्तक प्रतिष्ठान हो अब नेपाल मुक्तक प्रतिष्ठानको कुनै पनि सदस्यसँग चाहिँ यो बारेमा कुराकानीहरू राख्नुभयो भने नेपाल मुक्तक प्रतिष्ठानले पनि यो उपलब्ध गराउन सहयोग गर्न सक्छ अब संस्थागत हिसाबले पनि हजुर र श्रोताहरूले सामाजिक सञ्जाल फेसबुकमा गएर बाबुराम पोखरेल भनेर सर्च गर्नुभयो भने उहाँलाई भेट्न पनि सक्नुहुन्छ र सँगसँगै टेलिफोन मोबाइल नम्बरमा मोबाइल नम्बर मेरो पुस्तकै पछाडिपट्टि छ हजुर अन्ठानब्बे चार बिस अठासी पाँच सय बाइसमा फोन गरेर पनि तपाईँहरूले मुक्तकको बारेमा चासो मुक्तकको बारेमा सङ्ग्रहको बारेमा तपाईँभित्र लागेका कुराहरू साटासाट गर्न सक्नुहुन्छ अनि तपाईँले आफ्नो हातैमा राखेर काखैमा राखेर शब्दचित्र पढ्ने मौका पनि पाउनुहुन्छ र आज हामी अब अघिल्लो साताको मुक्तको वाचनको कार्यक्रमलाई पनि केही समय पश्चात जोड्ने नै छौँ थोरै छोटो कुराकानी नै हामी आज गरेर बिट मार्ने पक्षमै छौँ अन्त्यमा तपाईँ नेपाल मुक्तक प्रतिष्ठानको प्रदेश नम्बर एक शाखाको अध्यक्ष पनि हुनुहुन्छ नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाको आगामी योजनाहरू चाहिँ के कस्तो रहेको छ अब अहिले सर्ट टर्ममा हामीले तिनवटा प्लान अगाडि सारेका छौँ यो यो संस्थाले तीनवटा प्लान अगाडि सारेको छ पहिलो वाचनको कार्यक्रमलाई विभिन्न जिल्लाहरूमा प्रसारण गर्ने विभिन्न जिल्लाहरूमा लैजाने वाचनको कार्यक्रम राख्ने सञ्चालन गर्ने जिल्ला विभिन्न भन्नाले प्रदेश नम्बर एक भित्रका जिल्लाहरूमा जाने हो अब विभिन्न ठाउँहरूमा गएर वाचनको कार्यक्रम अगाडि सार्ने नम्बर एक नम्बर दुईमा मुक्तक सम्बन्धी कार्यशाला नै राख्ने कार्यशालाकै आयोजना हामी गर्छौं तर अब तत्काल आज भोलि नै अब त्यसरी प्लानिङमा हामी गइसकेका छैनौं हाम्रो छलफल चल्दैछ अब दोस्रो कार्यक्रम यो कार्यशालाको हो अब छलफल पश्चात हामी कहाँ कहाँ कुन कुन ठाउँमा राख्न सक्छौँ भनेर एउटा प्लानिङ गरिसकेपछि हामी सार्वजनिक गर्छौं यो कुरालाई अहिले चाहिँ अब कार्यशालामा मुक्त के हो मुक्तका विशेषताहरू के हुन् यो कसरी लेख्ने हो लेखन शैली कस्तो रहनुपर्छ वाचन कसरी गर्ने हो वाचन शैली कस्तो हुनुपर्छ भन्ने बारेमा जान जानकारीमूलक हिसाबले नै राख्ने र कार्यशाला नै तयार गरेर केही मुक्तकहरू लेखन नै गर्ने गरीको कार्यशाला सञ्चालन गर्ने दोस्रो योजना हो र तेस्रोमा चाहिँ पुस्तक प्रकाशन सङ्ग्रह प्रकाशन त्यो व्यक्तिगत व्यक्तिगत संग्रह पनि हुन सक्यो सामूहिक सगालोको रूपमा पनि संग्रह हुन सक्यो र यो तीनवटा कार्यक्रम हामी सँगसँगै लिएर जान्छौँ र यो तीनवटा कार्यक्रमले चाहिँ के आउँछ भन्दाखेरि मुक्तक प्रतिको मोह पनि जागृत हुने मुक्तक भनेको के हो भन्ने जानकारी पनि प्राप्त हुने कसरी लेखिन्छ भन्ने जानकारी हुने र वाचनले गर्दाखेरि यसलाई चाहिँ ठाउँ ठाउँमा वाचन गरेर लिएर गइसके पछाडि मुक्तको बारेमा एउटा चाहिँ उभार आउन सक्छ सक्छ भन्ने हो र त्यसले गर्दाखेरि यस पछाडि चाहिँ अनि दीर्घकालीन हिसाबमा हामी युनिभर्सिटी लेभलमा मुक्तकको अध्ययन अध्ययन गर्ने करिकुलमभित्र मुक्तकलाई पनि समावेश गर्ने सन्दर्भमा हामी सफल हुन्छौँ भन्ने हाम्रो योजना छ शब्दचित्र मुक्तक संग्रह भर्खरै तपाईँको पाठक समक्ष आएको यसले सम्पूर्ण श्रोताहरूको मन मनमा बस्न सफल रहोस् सम्पूर्ण श्रोताको मन जित्न सफल रहोस् हाम्रो धेरै धेरै शुभकामना अनि नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका आगामी जुन योजना अहिले तपाईँले भर्खरै हामीलाई बताउनुभयो जानकारी बाँड्नुभयो श्रोताहरूमा त्यसमा पनि तपाईँहरू सफल रहनुहोस् धेरै धेरै शुभकामना यो छोटो समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद हस् हस् धन्यवाद र श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद छ र यो शब्दचित्रलाई पनि पढिदिनुहोस् र राय सल्लाह सुझावहरू पनि मलाई पठाउनुहोस् त्यसले गर्दा आगामी सङ्ग्रहको लागि पनि यसले चाहिँ मलाई एउटा ऊर्जाको काम गर्छ हस् धन्यवाद <laughs> अब पनि श्रोता हामी मुक्तक वाचन सुन्नेछौ आज अब हामी नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एकका सदस्यहरूलाई सुन्नेछौ र सोही कार्यक्रममा प्रस्तुत हुनुभएका दुई अतिथि मुक्तकारलाई पनि सुन्नेछौ सुरुवातमा मुक्तक प्रस्तुत गर्दै हुनुहुन्छ हामी दुई तीनवटा मुक्तक सुन्नेछौ शुरूआतमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेल सिर्जनाका भावहरूमा अपारहरूको खोजीमा छु रूप रङ्ग भन्दा आज साझा मेहनतले नै पकाएको असली फसल आज धरतीभरिकै कौवाका लागि पाकेको बेल किन भयो पानीले नि भिज्दैन कहिल्यै आगोले नि छुँदैन देखाउन नाटक जस्तो बाहिर बाहिर यो रुँदैन पानीले वस्तु दिगो वस्तु संसारमा केही हुँदैन भावनाका तरेलीमा बगैँचा पवित्र रङ्गी चङ्गी पुष्पहार रहेको भित्रभित्र भावनाका तरेलीको बगैँचा पवित्र रङ्गी चङ्गी पुष्पहार रहेको भित्रभित्र सुन्दर सानो संसार अटाउन सक्ने सुन्दर सानो संसार मलाई त प्यारो लाग्छ यही अबको क्रममा मुक्तको वाचनमा हुनुहुन्छ नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाकी उपाध्यक्ष कल्पना काफले धन्यवाद मुक्तक शुरू गर्छु अनाहक मरेका स्यालहरूलाई काँधमा बोक्नुपर्छ अनाहक मरेका स्यालहरूलाई काँधमा बोक्नुपर्छ निर्लज नैतिकता बिर्सेर अनैतिकता घोक्नुपर्छ कुम्भकर्णहरू बाँसुरी बजाएर भिउजदैनन् प्रभु कुम्भकर्णहरू बाँसुरी बजाएर भिउजदैनन् प्रभु उनीहरूलाई भिउजाउन त झ्याली झ्याम्टा ठोक्नुपर्छ झ्याली झ्याम्टा ठोक्नुपर्छ मेरो अन्तिम अर्को मुक्त घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ भलामी लाग्ने कसैको बानी खराब हुन्छ घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ भलामी लाग्ने कसैको बानी खराब हुन्छ टोलाएर असम्भव सपना नदेख्नु कहिले टोलाएर असम्भव सपना नदेख्नु कहिले अचेल बुढेसकालको जवानी खराब हुन्छ गत एक्काइस गते विराटनगरमा भएको नेपाल मुक्त प्रतिष्ठानको प्रदेश नम्बर एक शाखाले आयोजना गरेको शब्द चित्र विमोचन तथा वृहत मुक्तको वासनबाट अघिल्लो साता कार्यक्रममा मैले समावेश गर्न असफल भएको समयले साथ मलाई नदिएको कारणले आज मैले जोडिरहेको छु उहाँहरूलाई नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सदस्यहरू र केही अतिथि मुक्तकारहरूलाई अबको क्रममा मुक्तको वाचनको क्रममा आउँदै हुनुहुन्छ नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका उपसचिव राजकुमार सरगम फुलै फुलले सधैँ मुटुभित्र राखिदिए अलिकति पनि नगराई मुटुभित्र राखिदिए फुलै फुलले सधैँ मुटुभित्र राखिदिए अलिकति पनि मुटुभित्र राखिदिए बाहिर देखाउँदा सबैको नजर लाग्न सक्छ बाहिर देखाउँदा सबैको नजर लाग्न सक्छ त्यसैले मैले उनीलाई मुटुभित्र राखिदिएँ पर्ने सामग्री कति पए घरै मुनि थियो प्रयोग गरेन एक दुई सय घरै मुनि थियो पर्ने सामग्री कति पए घरै मुनि थियो प्रयोग गरेन एक दुई सय घरै मुनि थियो के कारणले ऊ आज औठा छाप लगाउँछ के कारणले ऊ आज औठा छाप लगाउँछ छन त उसको विद्यालय घरै हुने थियो अबको क्रममा मुक्तक वाचन गर्न आउँदै हुनुहुन्छ नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाकी कोषाध्यक्ष राधा भट्टराई हार्दिक नमन सम्पूर्णमा वाचा नगरी सम्बन्ध निभाउने महान हुन्छन् भाषा नगरी सम्बन्ध निभाउने महान हुन्छन् सुख भन्दा दुःखमा साथ दिने भगवान हुन्छन् सुख भन्दा दुःखमा साथ दिने भगवान हुन्छन् जब आशा लाग्दो लोभ लाग्दो समय आउँछ जब आशा लाग्दो लोभ लाग्दो समय आउँछ तब उमेरले छेकिन प्रौढ पनि जवान हुन्छन् तब उमेरले छेकिन प्रौढ पनि जवान हुन्छन् <laughs> बनायो पुरानै डबकामा पिउनु कहिलेसम्म बनायो जाड नयाँ पुरानै डबकामा पिउनु कहिलेसम्म फेरिएका नेताहरूको नाम थर जपेर जिउनु कहिलेसम्म फेरिएका नेताहरूको नाम र थर जपेर जिउनु कहिलेसम्म ईश्वर बोल्दैन सरकार सुन्दैन हामी जनता फर्किने मात्र ईश्वर बोल्दैन सरकार सुन्दैन हामी जनता फर्किने मात्र छेउ कुना तान्दै तान्दै च्यातेको मन सिउनु कहिलेसम्म छेउ कुना तान्दै तान्दै च्यातेको मन सिउनु कहिलेसम्म धन्यवाद मुक्तक वाचन सुनिरहेका छौ अबको क्रममा विकास युवा जो नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सदस्य हुनुहुन्छ बुहारीको लागि कहिले भिजा कहिले डर बुहारीको लागि कहिले भिजा कहिले डर लिएर आउँछ र आफ्नो लागि साथमा अल्कोहल लिएर आउँछ बुहारीको लागि कहिले भिजा कहिले डर लिएर आउँछ र आफ्नो लागि साथमा अल्कोहल लिएर आउँछ यो जाडोले कफेर मर्नु अनि सुन्न बुढी हाम्रो लागि छोरो कहिले कम्बल लिएर आउँछ सम्पूर्ण साथी जग्गेलाई सजाउँदै तिम्रो साथी जग्गेलाई सजाउँदै तिम्रो घरमा कोही गोरी मस्की मस्की लजाउँदै थियो कोही साथी जग्गेलाई सजाउँदै तिम्रो घरमा कोही पर खुकुरीमा बसे कोही साथी मान्छे बाचा बचाउँदै थियो घरमा कोही साथी मान्छे बचाउँदै थियो घरमा अब क्रममा सदस्य राधा नेपाल मुक्तक सुरु गर्न गइरहेकी छु मेरो सिन्दुर पुछिएको तिमी हेर्न सक्छौ भने मेरो सिन्दुर पुछिएको तिमी हेर्न सक्छौ भने मेरो चुरा फुटिएको तिमी हेर्न सक्छौ भने के नै भनौँ तिमीलाई निशब्द भइदिन्छु म के नै भनौँ तिमीलाई निशब्द भइदिन्छु म मेरो पोते लुचिएको तिमी हेर्न सक्छौ भने मेरो पोते लुचिएको तिमी हेर्न सक्छौ भने व्यवहारमा कति कुरा नबोलेरै जित्नुपर्छ व्यवहारमा कति कुरा नबोलेरै जित्नुपर्छ वचन बाँड सहे पनि पैतालाले थिच्नुपर्छ वचन बाँड सहे पनि पैतालाले थिच्नुपर्छ सम्बन्धलाई बचाइराख्न अहम सूत्र यही हो मित्र अरूलाई खुसी राख्न आफ्नो मुटु मिच्नुपर्छ अरूलाई खुसी राख्न आफ्नो मुटु मिच्नुपर्छ धन्यवाद छ यहाँहरूलाई र प्रतिष्ठानको तर्फबाट मुक्तकार परशुराम कार्की म सरासर मेरो मुक्तक भाषणतिर गइरहेको छु पहिलो नम्बरको मुक्तक घात गरी जानी जानी प्रमाण देखाउ भन्छे घात गरी जानी जानी प्रमाण देखाउ भन्छे चलाक रहेछ बैमानी प्रमाण देखाउ भन्छे घात गरी जानी जानी प्रमाण देखाउ भन्छे चलाख रहेछ बैमानी प्रमाण देखाउ भन्छे तिम्रो दिलमा मैले आगो लगाएको हुँदै होइन तिम्रो दिलमा मैले आगो लगाएको हुँदै होइन हो नै भने खै खरानी प्रमाण देखाउ भन्छे यस्ता घटना यहाँ कति हुन्छन् हेर्दै जानुहोला यस्ता घटना यहाँ कति हुन्छन् हेर्दै जानु होला सत्य बोल्ने अधोगति हुन्छन् हेर्दै जानु होला यस्ता घटना यहाँ कति हुन्छन् हेर्दै जानु होला सत्य बोल्ने अधोगति हुन्छन् हेर्दै जानु होला कर्कै कारण बन्द हुन्छ फुल बेच्नेको व्यवसाय कर्कै कारण बन्द हुन्छ फुल बेच्नेको व्यवसाय मान्छे बेच्ने करोडपति हुन्छन् हेर्दै जानुहोला मान्छे बेच्ने करोडपति हुन्छन् हेर्दै जानुहोला धन्यवाद मुक्तक वाचनको क्रममा छौं श्रोता अब भने हामी दुईजना सोही कार्यक्रममा प्रस्तुत हुनुभएका अतिथि मुक्तकारहरूलाई लिनेछौँ अतिथि मुक्तकारहरूमा अब भने म तपाईँहरू समक्ष मुक्तक वाचनको क्रममा राख्न चाहन्छु विवश पोखरेललाई प्राज्ञ विवश पोखरेल नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका सल्लाहकार पनि हुनुहुन्छ अबको क्रममा प्राज्ञ विवश पोखरेल पहिलो मुक्तक राजनीति राष्ट्रिय ढोकाबाट कहिले श्रीमती आउँछ कहिले सालो आउँछ राष्ट्रिय ढोकाबाट कहिले श्रीमती आउँछ कहिले सालो आउँछ कहिले डम्मा अगाएको मुसो आउँछ कहिले भोकाएको लुरे बिरालो आउँछ हेर्नुहोस् हजुरबा हेर्नुहोस् देशको रमिता हिजाब कसेर हेर्नुहोस् राजनीतिमा यस्तै हो सिद्धान्तको बन्दनी चुडाएर कहिले गोरो आउँछ कहिले कालो आउँछ एउटा रिसाउने प्रसङ्गको एउटा मुक्तक राख्छु रिसाउँछन् तपाईँका पनि रिसाउँछन् मेरा पनि रिसाउँछन् कोही धेरै रिसाउँछन् कोही थोरै रिसाउँछन् यही प्रसङ्गको एउटा मुक्तक रिस नरिसाउनु तिमी रिसाएको पटक्कै सुहाउँदैन नरिसाउनु तिमी रिसाएको पटक्कै सुहाउँदैन मलाई राख्ने आँखामा आँसु रिसाएको सुहाउँदैन कहिले काहीँ दुख्छ मुटु पिरोलिन्छ मन जाबो यतिमै मन चिसाएको सुहाउँदैन धन्यवाद श्रोता आजलाई पनि हामी अन्तिम वाचन सुन्नेछौ अब आउँदै हुनुहुन्छ मुक्तकार लक्ष्मी स्मृति धन्यवाद सम्पूर्ण साहित्यिक मनहरूमा हार्दिक नमन म मुक्त बोल्न गएँ मुक्त हाम्रो देश भन्छौ हामी हाम्रो देश भन्छौ हामी चलाउँछन् अर्कैले हाम्रो देश भन्छौ हामी चलाउँछन् अर्कैले चित्त बुझेन सरकार ढलाउँछन् अर्कैले हाम्रो देश भन्छौ हामी चलाउँछन् अर्कैले चित्त बुझेन सरकार ढलाउँछन् अर्कैले महोदय लोकतन्त्र भनी के को सान लगाउनु महोदय लोकतन्त्र भनी के को सान लगाउनु जनता गुमनाम छन् गलाउँछन् अर्कैले जनता गुमनाम छन् गलाउँछन् अर्कैले अब मेरो अन्तिम जता गयो त्यतै मात्र देखावटी छ दुनियाँ जता गयो त्यतै मात्र देखावटी छ दुनियाँ मुखले ठिक्क भित्र भने कपटी छ दुनियाँ जान्दा जान्दै सबै कुरा बुझ पचाउनु पर्छ जान्दा जान्दै सबै कुरा बुझ पचाउनु पर्छ डा भए नि खिस्सा हाँस्ने बनावटी छ दुनियाँ डा भए नि खिस्सा हाँस्ने बनावटी छ दुनियाँ धन्यवाद नमस्कार तपाईँहरूले पठाउनुभएका मुक्त कार्यक्रमको शुरूआतमा मैले प्रस्तुत गरेँ अनि सुन्यौं अघिल्लो साता नै उद्घोष गरिएको कार्यक्रमलाई आजलाई पनि मुक्तक मालाको समय सकिन लागेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो भने मुक्तक पठाउन मनभयो भने मुक्तक माला एट द रेट जीमेल डट कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री तारा